नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम नारी सरोकारमा प्रविधि कक्षमा हुनुहुन्छ रिजन र तपाईँको साथमा छु म सम्झना तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरोकार रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्समा सँगै इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan dot कमबाट पनि तपाईँ हामीलाई विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रम नारी सरकार लिएर हामी हरेक हप्ताको बिहिबार बिहान सात तिसदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौं कार्यक्रम नारी सरकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू राख्ने गर्दछौं विभिन्न क्षेत्रमा घटेका नारी हिंसा सम्बन्धी घटनाहरू नारीलाई हेरिने संकुचित दृष्टिकोण सामाजिक आर्थिक राजनैतिक विभिन्न क्षेत्रमा महिलाहरूले भोग्नु परेको दुर्व्यवहारका घटना लगायतका विषयमा चर्चा गर्नेछौं विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूसँगको कुराकानीलाई पनि हामीले कार्यक्रममा राख्दै आइरहेका छौँ साथसाथै एक सफल नारी साहसी नारी र नारीहरूले गरेका साहसी कार्यको बारेमा पनि जानकारी दिँदै आइरहेका छौँ आज भने हामी कार्यक्रम नारी सरकारमा परिवारको छोराको चाहना पूरा गर्नको लागि पटक पटक धारण गर्न र छोरी भ्रूणलाई गर्भमा नै नष्ट गर्न आमाहरू बाध्य भइरहेको प्रसङ्गमा चर्चा गर्नेछौँ सुरक्षित मातृत्व र प्रजन अधिकार महिलाको महत्वपूर्ण अधिकार भएको महसुस गर्दै मुलुकी एनको एघारौं संशोधनले गर्भपतनलाई कानूनी मान्यता प्रदान गरेपछि केही हदसम्म महिलालाई आफ्नो शरीरमाथिको अधिकार स्थापित गर्न मदत गरेको छ तर कतिपय अवस्थामा यो अधिकारको सदुपयोग भन्दा दुरुपयोग बढी हुने गरेको पाइन्छ यसै सन्दर्भमा जनकपुर प्रसुति नर्सिङ होमकी डाक्टर निलम चौधरीले एकजना महिलाको गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गरी गरी गर्भपतन गर्ने क्रममा छोरी भनेर निकालेको शिशु छोरा रहेको पाइएपछि हतार हतार उक्त शिशुको लिङ्ग काटेर छोरी बनाएको भन्ने विषयमा त्यहाँका महिला अधिकार कर्मीले घटनाको छानबिन तथा डाक्टरलाई कारवाही गर्न प्रशासनलाई दबाब दिएको कुरा बाहिर आएको छ गैर कानुनी काम गर्ने जो कोही पनि सजायको भागी हुनैपर्छ अत गर्भको लिङ्ग पहिचान गर्नकै लागि अल्ट्रासाउन्ड गरी गर्भमा छोरी भएको भन्दै पाँच महिनाको गर्भतन गराउने डाक्टर चौधरीले त सजाय पाउनै पर्छ तर मुलुकु एनको गर्भपतन सम्बन्धी व्यवस्था अनुसार एनमा तोके भन्दा बाहिरको अवस्थामा गैर कानुनी तरिकाले गर्भपतन गराउने महिला तथा निजको परिवार पनि सजायको भागीदार बन्नै पर्छ यसतर्फ मानवाधिकार कर्मी भनिएकाहरूको दृष्टि पुग्न सकेको देखिँदैन छोरा जन्माउनका लागि गर्भको लिङ्ग पहिचान गराई गर्भको शिशु छोरी भएको थाहा हुनासाथ गर्भपतन गर्न तयार हुने अनि दुर्भाग्यवश गर्भपतन गराएको शिशु छोरा भएको थाहा पाएपछि हल्ला खल्ला गरी डाक्टरलाई मात्र दोष दिनुले कानूनको उपहास मात्र गराएको छैन कि अझै पनि समाजमा छोराको चाहनामा छोरीलाई गर्भमा नै हत्या गर्न आमाहरू तयार छन् र उनीहरू छोरीको जन्मप्रति कतिसम्म कठोर हुन्छन् भन्ने कुरा प्रष्ट आएको छ यो घटना छोराको चाहनामा छोरीलाई गर्भमा नै हत्या गर्न खोज्ने परम्पराको निरन्तरता मात्र हो तर जनकपुरको घटनामा छोरी भनेर फ्याँकिएको गर्भमा छोरा हुनु नेपाली उखान अनुसार पापधुरीबाट कराएको हो वर्तमान एन कानूनले छोरा र छोरीमा विभेदको अन्त्य गर्दै छोरीलाई पनि पैतृक सम्पत्ति लगायत हरेक क्षेत्रमा समान हक प्रदान गरेको छ तर पनि आम मानिसको छोरा र छोरीप्रतिको मानसिकता र सामाजिक सोचमा परिवर्तन भने आउन सकेको छैन त्यसैको परिणाम हो छोराको लिङ्ग काटेर छोरी बनाएपछिको अवस्था र पश्चता अशिक्षित र पुरातन समाजमा छोराको पूर्ति गर्न छोरीलाई गर्भमा नै नष्ट गर्न खोज्नु तथा सामाजिक विकृतिको कारण अवैध रूपमा गर्भधारण गर्ने र त्यस्ता गर्भलाई गोपिताको नाममा असुरक्षित पतन गराउनु प्रमुख रूपमा देखिन्छ अर्कोतिर यस्तै अवस्थाबाट फाइदा उठाउन खुलेका विभिन्न अवैध क्लिनिक तथा अध्यक्ष व्यक्तिहरूको कारण महिलाहरूको प्रजनन स्वास्थ्यमा नराम्रो असर परिरहेको छ परिवारको छोराको चाहना पूरा गर्नको लागि पटक पटक गर्भधारण गर्न र छोरी भ्रूणलाई गर्भमा नै नष्ट गर्न आमाहरू बाध्य भइरहेका हुन्छन् भने कतिपय अवस्थामा स्वयं आमाहरू नै छोराको चाहनामा यस्तो अवस्था भोग्न तयार हुन्छन् त्यही बाध्यता तथा अवस्थाको परिणाम हो छोरी भनेर गर्भपतन गर्दा छोरा हुनु र हताश मानसिकतामा डाक्टर गर्ने शिशुको लिङ्ग काट्न पुग्नु महिलाहरूको अधिकार मध्येको महत्त्वपूर्ण अधिकार गर्भपतनको अधिकार महिलाको प्रजनन स्वास्थ्यलाई ध्यानमा राखेर गरेको निर्णय हो समाजमा बढ्दै गएको अवैध तथा असुरक्षित गर्भपतनबाट महिलाको मृत्यु हुने क्रम बढ्दै गएको हुँदा यसलाई नियन्त्रण गर्न र महिलाको जीवन रक्षाको लागि एनमा नै संशोधन गरी केही विशेष परिस्थितिमा मात्र गर्भपतन गराउन पाउने व्यवस्था गरिएको छ जस अन्तर्गत मुलुकी एनको ज्यान सम्बन्धी भलको दफा अठाइस ख अनुसार निम्न अवस्थामा एनले तोके बमोजिमको प्रक्रिया अपनाई मात्र गर्भपतन गराउन पाउने व्यवस्था छ यसरी गर्भपतन गराउँदा गर्भभोग्ने महिलाको मन्सुरीले बाह्र हप्तासम्मको गर्भ करणी या करणीबाट रहन गएको अठार हप्तासम्मको गर्भ सो महिलाको मन्सुरीमा गर्भपात नगराएमा गर्भभोग्ने महिलाको ज्यान तथा शारीरिक या मानसिक स्वास्थ्यमा खतरा उत्पन्न हुन सक्ने या विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा उक्त महिलाको मन्जुरीमा प्रचलित कानून बमोजिम योग्यता प्राप्त चिकित्सकको राय भई इजाजत प्राप्त स्वास्थ्य कर्मीले गर्भपतन गराउन सक्ने व्यवस्था गरिएको छ सोही दफाको कमा कुनै पनि अवस्थामा गर्भपतन हुन सक्छ भन्ने जाने जाने गर्भ तुहाएमा या गर्भवती महिलाको मन्जुरी बेगर गर्भपतन गराएमा कानूनमा नै विभिन्न किसिमको दण्ड सजाय तोकिएको छ जस अनुसार बाह्र हप्तासम्मको गर्भ भए एक वर्ष कैद पच्चिस हप्तासम्मको गर्भ भए तीन वर्ष कैद पच्चिस हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्ष कैद त्यसै गरी दफा अठाइस गमा गर्भपतन गराउने उद्देश्यले भ्रूणको लिङ्ग पहिचान गर्ने गराउने काम भएमा तीन महिनादेखि छ महिनासम्मको सजायको व्यवस्था गरिएको छ भने लिङ्ग पहिचान गरी गर्भपतन गर्ने गराउनेलाई छ महिनादेखि दुई वर्षसम्म सजाय थोकिएको छ उपरोक्त अवस्थामा अवैध गर्भपतन गराउने डाक्टरलाई मात्र नभएर गर्भपतन गर्न तयार हुने महिला र उनलाई बाध्य पार्ने परिवार सबै सजायको भागीदार बन्नै पर्छ कानूनमा त पाँच महिनाको गर्भपतन गराउन नपाइने व्यवस्था भएकाले दुवै पक्षलाई सजाय हुनैपर्छ अझ यिनमा व्यवस्था भएअनुसार लिङ्ग पहिचान गरी गर्भपतन गर्नेलाई तोकिएको सजाय अत्यन्तै न्यून छ छोरी भ्रूणलाई नै नष्ट गरी छोरीहरूलाई जन्मन पाउने र बाँच्न पाउने अधिकारमाथि वञ्चित गर्नु जघन्य अपराधको रूपमा लिएर कडा सजायको व्यवस्था हुन सकेमा असुरक्षित तथा अवैध गर्भपतनमा कमी आउन सक्छ खास गरेर असुरक्षित गर्भपतनबाट अधिकांश महिलाको ज्यान जोखिममा पर्नुको मुख्य कारण आम महिलामा सुरक्षित गर्भपतन सम्बन्धमा राम्रो जानकारी नहुनु तथा संकोच र सामाजिक समस्याको कारण लोकेसिपी अध्यक्षद्वारा असुरक्षित गर्भपतन गराउनु नै हो अर्कोतिर गर्भपतन सम्बन्धी कानूनको राम्रो जानकारी नहुँदा पनि विभिन्न समस्या उत्पन्न हुने गरेको देखिन्छ यसर्थ असुरक्षित गर्भपतनबाट उत्पन्न हुने समस्याबाट समाजलाई मुक्त गराउनको लागि राज्यको तर्फबाट निम्न कुरामा ध्यान पुग्नु जरुरी देखिन्छ गर्भपतन अधिकार सम्बन्धमा सचेतना जगाउने अवैध र असुरक्षित गर्भपतन गर्ने गराउने दुवैलाई कडा सजाय गर्ने लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने गराउने दुवैलाई ज्यानमारे सरहको सजायको व्यवस्था गर्ने र अस्थायी साधनको प्रयोगबारे सर्वसाधारणमा पर्याप्त जानकारी गराउने हजुर तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरोकार रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्समा सँगै इन्टरनेट लाइनमा पनि तपाईँ हामीलाई W W W dot radio Arpan dot कमबाट विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रम नारी सरोकारमा फेरि पनि अर्को प्रसङ्गलाई जोड्न चाहन्छु नेपाली महिलाहरू विभिन्न हिंसाबाट पीडित छन् आफ्नै घरका पुरुषबाट बढी पीडित छन् आफ्नै भनेका पुरुषबाट भएका हिंसाका घटना उनीहरू परपुरुषसँग खोल्न सक्दैनन् अर्कोतर्फ नेपाली महिलाको संस्कार परम्परा र रीतिरिवाजले पनि सबै हिंसाका घटना उनीहरूले पुरुषलाई बताउन सक्दैनन् यो संवेदनाशीलतालाई बुझेर अन्य निकायको अध्ययन अनुगमन अनुसन्धानले राम्रो परिणाम नआउने भन्दै राज्यले महिला आयोग गठन गरेको हो यसमा सबै पदाधिकारी महिला छन् उनीहरू महिलाको मात्र विषयमा अध्ययन गर्छन् अनुगमन गर्छन् र न्यायका लागि पहल गर्छन् तर त्यही आयोगका सदस्य तथा पदाधिकारीको कार्यदक्षता र योग्यताको कारण आयोग आन्तरिक विवादमा फँसेको छ उनीहरू बीचको चर्को विवाद फरक फरक बुझाइ र गराईले उसले गरेका अनुगमन र अध्ययनमाथि नै प्रश्न चिन्ह खडा भएको छ उनीहरूकै क्रियाकलापमा आधिकारिकता नरहे पनि आयोगले गरेका अन्य अध्ययन अनुगमन प्रतिवेदनको कस्तो हालत होला उनीहरूले पीडित महिलाको रक्षा र न्यायका लागि के गर्न सकेका होलान् आएका सदस्यहरू बीचको मनमुटाव र आन्तरिक कलहलाई पछिल्लो एक घटनाले छर्लङ्ग पारेको छ प्रसङ्ग रूपन्देहीको हो रूपन्देही जनस्वास्थ्य कार्यालयका प्रमुखमाथि त्यहाँ कार्यरत एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाउँदै विभिन्न निकायमा ओछ्रिदिएकी छिन् उक्त घटनाको अनुगमनका लागि भन्दै एक साथ अघि महिला आयकी सदस्य धनेश्वरी चौधरी रूपन्देही पुगेकी थिइन् आयोगको सदस्यकी हैसियतमा उनले पीडित भनेकी महिला पीडक र सरकारवाला सबैलाई बुझेर राजधानी फर्किन् अध्यक्षलाई सम्बोधन गरेर अध्ययन प्रतिवेदन निकालिन् यसमा यौन दुर्व्यवहारको आरोप लागेका जनस्वास्थ्य प्रमुख निर्दोष रहेको पाइएको उल्लेख छ बरु महिलाको चरित्र नै ठिक नभएको बुझेको र आफू अनुकूलको काम नभएपछि यौन दुर्व्यवहारको आरोप लगाएको उल्लेख छ एक सय पचासजना महिला समेत तीन जना कर्मचारी र अन्य विशिष्ट व्यक्तिहरूसँगको छलफल र महिला कर्मचारीले दिएको लिखित विज्ञप्ति अनुसार ती महिलाको चालचलन विगतदेखि नै ठिक नभएको सम्बन्धित व्यक्तिहरूको भनाइबाट पुष्टि भएको छ प्रतिवेदनमा उल्लेख छ जुन घटना बाहिर आएको छ त्यही दिन पुनः महिला आएका प्रवक्ता मोहन अन्सारीद्वारा विज्ञप्ति निकालियो प्रवक्ताका अनुसार घटनाको आधिकारिक अनुगमन भएको छैन जेठ दुई गते मात्र ती पीडित महिलाको उजुरी आयोगमा परेको छ आयकी प्रवक्ता नेता मोहन अन्सारीले निकालेको विज्ञप्तिबारे स्वयं धनेश्वरी चौधरीले भने थाहा पाइनन् रे आयोगमा प्रवक्ता रहने नियम नभएकाले उनलाई मोहना प्रवक्ता भएको पनि थाहा छैन रे अध्यक्ष शेष चाँद ताराले विज्ञप्ति निकालेको थाहा त पाइन् धनेश्वरी चौधरीले रूपन्देहीको घटना अनुगमन गर्न गएको र उनले अध्ययन गरेको बारे आधिकारिक थाहा पाएकी छैनन् रे पाल्पा र स्याङ्जाका लागि अनुगमन गर्न गएकी सदस्य उता जानुभएछ के के गर्नुभयो आधिकारिक जानकारी छैन प्रतिवेदनबारे पनि थाहा छैन उनी पनि भन्छन् उता धनेश्वरी भने महिला आयोगको सदस्यकी हैसियतले अनुगमन गर्न गएको र त्यस अनुसार प्रतिवेदन निकालेको दावी गर्छिन् एउटा सदस्य फोनको आधारमा पनि घटना अनुगमन गर्न जान्छ मैले त्यही गरेको हुँ सत्य तथ्य जे देखेकी हुँ त्यो उल्लेख गरेको हुँ उनी सुनाउँछिन् महिला आयोगकी एउटी सदस्य सदस्यकी हैसियतमा घटना अनुगमन गर्न जान्छन् घटना अनुगमन गर्छिन् त्यही कुरा आएका अन्य सदस्यले थाहा पाउँदैनन् यो कहाँसम्मको लाजमर्दो कुरा हो महिलाका नाममा महिला माथिकै गद्दारी हो कि होइन महिला आएका सदस्यहरू कतिसम्म अपरिपक्व र गैर जिम्मेवार छन् यसले प्रष्ट पारेको छ महिला आयोगको गरिमा र प्रतिष्ठामाथि धब्बा लागेको छ आफ्ना सदस्य आएको सेवा सुविधा लिएर कहाँ जान्छन् के गर्छन् यसको अनुगमन गर्ने अध्यक्षको काम हो हौस् यिनै प्रसन्नसँगै आजका लागि कार्यक्रम नारी सरकारबाट विदा माग्ने बेला भइसकेको छ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ कृपया सल्लाह सुझाव र प्रतिक्रिया दिन भने नभुल्नुहोला जसको लागि सम्पर्क नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तीस हवस् त तिनजेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र प्राविधिक कक्षमा रहेर मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन साथ दिने प्राविधिक मित्र रिजालाई पनि हार्दिक आभार प्रकट गर्दै तपाईँको आफ्नै साथी म सम्झना पनि कार्यक्रम नारी सरकारबाट विदा हुन्छु नमस्कार शुभ दिन